नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउड काउन्ट डाउन लिएर आज पनि उपस्थित भइसकेका छौँ अनिर्भित्र छु म सागर अनि मेरो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ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 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम कलिउड काउन्टाउनमा राज पनि दसवटा उत्कृष्ट गीत सङ्गीत मेरो साथमा रहेको छ र अब लाग्नुपर्ने हुन्छ नम्बर टेन पोजिसनतर्फ तर्फ त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो साता नेपाली कथन चलचित्र रे या आउट भएको छ भने न्युटी मारेको छ नेपाली कथन चलचित्र बााउन्सरले र मलाई भने नम्बर टेन पोजिसनमा गीत सुन्नुपर्ने हुन्छ रिलिज भइसकेको फिल्म हो फिल्मको नाम हो लभ फर एभर नम्बर टेन पोजिसन क्याप्चर गरेको छ एक स्टेप तल झरेको छ र काउन्ट डाउनबाट बिस्तार बिस्तारै तल झर्दैछ लभ फर एभर हो लभ लभ भने नम्बर टेन पोजिसनमा लभ फर एभरबाट देउ मजा देउ मजा लेउ मजा लेउ मजा नम्बर टेन मरेर गएपछि जिसका हौसला जा यूं मजा यूं मजा यूं मजा यूं मजा यूं मजा यूं मजा मजा लियो मजा लियो मजा लियो मजा कहे दिन को तो जिंदगी हो राम रलाओ मीठे खाओ मजा ले बाजो जिंदगी यू मस्ती में रमाऊं जीवन भर का तो ओके नम्बर टेन पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र लभ फरिवरबाट राखेको थिएँ रिलिज भइसकेको फिल्म हो र शङ्कर आचार्य फिल्मका निर्देशक हुन् र चेतन सापुराको सङ्गीत सुन्न पाइन्छ पन्तको गीत यहाँले सुनिसक्नु भएको छ वेल अबलाई भने लाग्नुपर्ने हुन्छ नम्बर नाइन पोजिसनतर्फ वेल नम्बर नाइन पोजिसन क्याप्चर गरेको छ चाँडै नै रिलिज हुन लागेको फिल्म बााउन्सर र बााउन्सर भदौ चौध गतिबाट प्रदर्शनमा आउँदैछ मदन घिउरे फिल्मका निर्देशक हुन् फिल्मको बारेमा हामी एकछिनपछि कुराकानी गरौँला र अबलाई भने नम्बर नम्बर नाइन पोजिसनमा न्युट्री फिल्म भन्नुपर्छ न्युट्री सङ्ग पाउनुपर्छ भाउन्सरबाट लाखै मेरो यो मन कता गयो राजेश राई र प्रविश अधिकारीको आवाज नम्बर नाइन खोइ राजपाल राई र प्रविश अधिकारीको आवाज यहाँले सुनिरहनु भएको छ बााउन्स राखेको थिए भदौ चौध गतेबाट अल नेपाल रिलिज हुँदैछ र तार प्रकाश लिम्बू अर्जुन पोखरेल लगायतका केही सङ्गीतकारको चाहिँ सङ्गीत रहेको छ सिनेमाका गीतहरूमा प्रशान्त गिरी प्रस्तुतकर्ता हुन् भने प्रशान्त स्वयं फिल्ममा नायकको हिसाबले पनि काम गरेका छन् र प्रशान्त सँगसँगै अन्य कलाकारको परिचय गराउने हो भने प्रज्वल गिरी सुषमा कार्की लगायतका कलाकारको पनि केन्द्रीय भूमिका रहेको छ मदन घिमिरेले फिल्मका फिल्मका निर्देश निर्देशक हुन् मदन घिमिरे र अब सिनेमाको प्रचार प्रसारलाई यतिखेर अगाडि बढाउँदै गइराखेका छन् सिनेमाको युनिट यतिखेर चलचित्रको प्रचार प्रसारको लागि देशव्यापी भ्रमण गरिराखेका छन् एज अ टिम सँगसँगै केदार पराजुली जो डिस्ट्रिब्युटर छन् यी सबैजना चाहिँ फिल्मको फिल्म बााउन्सरको पब्लिसिटीको लागि आउट अफ भ्याली निस्किसकेका छन् वेल अब फिल्मले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी नै छ अल द बेस्ट हाम्रो टिमको तर्फबाट वेल अबलाई भने नम्बर एट पोजिसनमा लाग्नु पर्ने हुन्छ नम्बर एड क्वेसन क्याप्चर गरेको छ बिस्तार बिस्तारै तल झर्दैछ फिल्मको नाम हो दबाव र दबाव रिलिज भइसकेको फिल्म हो अब भने नम्बर एटमा दबावबाट मलाई जसको साथी नम्बर एट छ फिदा मेरै इसारामा तर मैले चाहे तिमीलाई नै तिमी बाहेक छ फिदा धेरै इसारामा तर मैले चाहे तिमीलाई नै तिमी बाहे संसार छुटो लाग्छ मलाई र त मन पराए तिमीलाई नै जसलाई जीवन साथी चुनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हो जसको मनका कुरा सुनु जस्तो लाग्यो ओके जयराम निर्देशन गरेको नेपाली कथन चलचित्र दबावको गीत यहाँले सुनिरहनु भएको छ रिलिज भइसकेको फिल्म हो अबलाई नम्बर सेभेन पोजिसन तपाईँ लाग्नुपर्ने हुन्छ नम्बर सेभेन पोजिसन क्याप्चर गरेको छ फिल्मको नाम हो धुवानी र धुवानी अब सानै रिलिज हुन लागेको छ भदौको अन्तिम साताबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ एक स्टेप माथि चढेको छ गत हप्ता नम्बर एट पोजिसनमा र यो हप्ता एक स्टेप माथि चढ्दै नम्बर सेभेन पोजिसन क्याप्चर गरेको छ वेल अब भने नम्बर सेभेन पोजिसनमा नेपाली कथन चलचित्र वाच आइटम सङ्ग नमस्ते बहन थिए आस्था रामको आवाज यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र ढुवानीबाट राखेको थिए रिलिजको लागि तम तयार भएर बसेको फिल्म ढुवानी र एक स्टेप माथि चढेको छ फिल्मको गीत र फिताम्बर पाण्डे फिल्मका निर्देशक हुन् भने कविता श्रेष्ठको लगानी भएको छ फिल्ममा कविता योभन्दा प्लान र योभन्दा अगाडि प्लान र प्रधान फिल्म बनाइसकेकी छिन् र जुवानी अब चाँडै रिलिज हुँदैछ र फिल्मबाट निकै आशावादी रहेकी छिन् र यो सिनेमालाई चाहिँ माइती नेपालले देशका पचहत्तरवटै ठाउँमा चाहिँ पचहत्तरवटै जिल्लामा च्यारिटी गर्ने भनिराखेको छ र अब फिल्मले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ र विदेशमा पनि यो सिनेमा रिलिज हुँदैछ अबलाई नम्बर सिक्स क्वेसनतर्फ लागौँ नम्बर सिक्स क्वेसन क्याप्चर गरेको छ नेपाली कथा चलचित्र किन किनरी र सङ्ग भएको छ टाइटल सङ्ग किन किन नम्बर सिक्स किन किन किन किन किन किन किन किना किना किना किना किना किना किना किना किना किना किना किना बिना त्यो आकाश कसला झै तिमी बिना यो धरती उक्ला जाए तिमी बिना यो सासे रुक्ला जाए तिमी बिना त्यो आकाश कसला झै तिमी बिना यो धरती उठला झै तिमी बिना यो सासै रुखला झै भो तिमी बिना यो जीवन अधुरो तिमी बिना यो जीवन मधुरो तिमी बिना यो जीवन अपुरो ओके काउन्ट डाउनको नम्बर सिक्स पोजिसनको गीत यहाँ सुनिरहनु भएको छ किन नबाट राखेको थियो एउटा नम्बर फाइभ विथ नम्बर फाइभ जन्जी र जन्जीको कुराकानी गर्ने हो भने सुमित बस्नेत फिल्मका निर्देशक हुन् टङ्का थोकेको सङ्गीत भएको छ कर्ण श्रेष्ठ क्रेजीले चाहिँ फिल्ममा लगानी गरेका हुन् र निर्माताको रूपमा मोहन कृष्ण श्रेष्ठ पनि हुन् र फिल्म अब प्रदर्शनमा आउँदैछ भदौ एक्काइस गतिबाट सिनेमाको निकै नै व्यापक प्रचार प्रसार अगाडि बढाइराखेको छ र सिनेमामा समावेश भएको एउटा गीतले निकै चर्चा पाइराखेको छ र सिआर पिआरपिटी र पिआरपिटीमा निकै लोकप्रिय पनि भइसकेको छ किन गाह्रो गाह्रो लाग्छ नम्बर नम्बरको रूपमा परेको छ काउन्टरको नम्बर फाइभ विषयमा नेपाली कथन चलचित्र जन्जीबाट किन गाह्रो गाह्रो लाग्छ कुनै फल नम्बर फाइभ किन गाह्रो गाह्रो हुन्छ कुनै पल जब तिमी टाढा टाढा हुन्छौ किन प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ हुन्छौ जसै आयो मेरो जीवनमा बाहर आयो मेरो यो मनमा किन सुन्ने सुन्ने लाग्छ कुनै पल जब तिमी टाढा टाढा हुन्छौ प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ हुन्छौ मेरै सामु आए जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो सुनेको मैले कथा कि परी मेरै सामु आए जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो किन नाचु नाचु लाग्छ कुनै पल जब तिमी मेरै सामु हुन्छौ किन प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ हुन्छौ रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने उठ्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस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 हुनु बाबु त्यही त हो नि ढाड कमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु वा मासु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा कोठी फोर दाग र यो सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर पैँसठी शून्य छ्यानब्बे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 पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर रमेश लोहानी घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसक्यो भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेल्सीमा रहेको शिवशक्ति कङ्क्रिट उद्योग छँदैछ नि ए हो र भने ए शिवशक्ति कङ्क्रिट उद्योगमा हामी कहाँ ब्लक रिङ कम्पाउन्ड पोल पिल्लर डिजाइन डिजाइनका आकर्षक रेलिङ साइज साइजका आकर्षक डिजाइनका मूर्ति लगायत विविध सिमेन्टका सामग्रीहरू ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा हुनुका साथै सामग्री टुटपुर भएमा कम्पनी आफैले बेहोर्ने जानकारी गराउँदछौ विज्ञापन होइन गुणस्तरमा ध्यान दिउ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सम्पर्क शिव शक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी हाइवेसँगै मोबाइल अन्ठानब्बे चार सय पचास छप्पन्न चार सय चौध प्रोप्राइटर अर्जुन पुरी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 हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटिआर वान एटी सिसी 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी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 हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सिक्दैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क आइटी एसएससी इन्टरनेसनल ट्रेनिङ सेन्टर टाढी बजार रिफ्रेस एक्जट स्टडी सेन्टरको भवन मेरी स्टोप सेन्टर सँगै फोन नम्बर शून्य छपन्न छ चौरानब्बे दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बयासी सात सय बयासी कट कट होइन फेरि के भयो हेलो ड्रेस डिजाइनर के ड्रेस लिएको यस्तो अलि राम्रो ड्रेस लिनु पर्दैन अब राम्रो ड्रेस खोज्न कहाँ जाने ल आजलाई प्याकअप भोलि रत्नगर ड्रेस हायरबाट राम्रो ड्रेस लिएपछि मात्र सुटिङ सुरु हजुर विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू सुटिङ फोटो सेसन लगायत अन्य चाडपर्वको लागि ड्रेस भाडामा चाहिएमा वा किन्नु परेमा हामीलाई सम्झनुहोस् साथमा हरेक प्रकारका कस्मेटिक सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ सिलाइ बुनाईको काम सँगै ट्रेनिङ पनि दिइन्छ सम्पर्क रत्नगर ड्रेस हायर एन्ड कस्मेटिक सेन्टर रत्नगर दुई सिनेमा रोड टाढी चितवन सस्तो फर्निचर सँगै मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न सोह्र एक सय सडतिस र अन्ठानब्बे एक बयालिस उना छ सय बयासी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्टाउन ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरको प्रस्तुति फुर्काम कलिउडका उन्जाउन यहाँले सुनिरहनु भएको छ र फुर्काम कलिउडका उन्जाउन आउने गर्छ प्रत्येक साथको बुधबार अर्पण चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभर सुनिरहनु भएको छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सबबाट सम्पूर्ण थ्याङ्क यू सो मच मचबाट चाहन्छु कन्ट्रोलबाट राजले सपोर्ट गर्दैछन् राजले पनि थ्याङ्क सो मच भन्न चाहन्छु नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीतहरू हामीले बजाइराखेका छौँ र नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ होला नम्बर फोर पोजिसनको गीत सो नेपाल हो वर्ल्ड नम्बर फोर पोजिसन क्याप्चर गरेको छ ग्याम्बलर र ग्याम्बलर भदौ सात गतिबाट प्रदर्शनमा आउँदैछ रमेश बुढाथोकी फिल्मका निर्देशक हुनुहुन्छ मजित बासकुराको सङ्गीत सुन्न पाइन्छ कल्पना साई राजेश समाल सुमन सिंह लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ बला फोन एकाउन्ट जाउनको नम्बर फोरमा नेपाली कथम चलचित्र ग्याम्बलर नम्बर फोर साथी ग्याम्ब्लर ग्याम्ब्लर यहाँदेखि गीत सुनिरहनु भएको छ नेपाली कदम चलचित्र ग्याम्ब्लरबाट राखेको थियो भदौ सात गतिबाट प्रदर्शनमा आउँदैछ र यादव गुरुङ फिल्मका निर्माता हुन् र फिल्म गजबको बनेको कुराकानी गर्दै राखेका छन् अलिकति जुवाडीको कथालाई चाहिँ सिनेमाले चाहिँ पर्दामा देखाउन खोजिएको छ र रमेश बुढाथोकीले चाहिँ फिल्ममा निर्देशकको भूमिका निर्वाह गरेका छन् वेल अब ग्यामरले चाहिँ आउँदो शनिबार काठमाडौँमा प्रेस मिटको आयोजना गर्दैछ यो लेटेस्ट न्युज मैले यहाँ जानकारी गराइसकेको छु अब नम्बर थ्री पोजिसनतर्फ लागु पर्ने हुन्छ नम्बर थ्री पोजिसनमा नन भुवर्पको रूपमा परेको छ नेपाली कथन चलचित्र महसुस र महसुस अब प्रदर्शनमा आउँदैछ श्रावण अठाइस गतिबाट नौ लेफार फिल्मका निर्देशक कल्याण घिमिरे फिल्मका निर्माता आरएन सिक्कल के के अधिकारी वेनिस हमाल लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ निकै चर्चा पाइराखेको छ सिनेमाले वेल फिल्मले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी सबलाई भने नम्बर थ्री पोजिसनमा नन बोलको रूपमा नेपाली कथन चलचित्र महसुसबाट दिल चुप छ चुप छ नम्बर थ्री मौन छ यो धडकन बोलिरहेछ छ 那个。 अघि नम्बर थ्री पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नन बोर्डका रूपमा फरेको छ ओके यो फिल्म अब सडन रिलिज हुँदैछ अब नम्बर टू पोजिसनतर्फ लागौँ वर्ल्ड नम्बर टू पोजिसन क्याप्चर गरेको छ नेपालीको नाम चलचित्र एटिएमले र एटिएम यतिखेर रिलिज भइराखेको फिल्म हो नाङ्गरको चलचित्र मन्दिरमा पनि सफलताको साथ सिनेमा प्रदर्शन भइराखेको छ यादव सिलवाल फिल्मका निर्देशक हुन् भने दिनेश फिल्मका निर्माता हुन् सन्तोष प्रकारको सङ्गीत हुन पाइन्छ वेला पनि नम्बर टू पोजिसनमा नाम चलचित्र एटिएमबाट इन्दिरा जोशीको आवाजमा चर चर जवानी तप तप चुयो जवानी नम्बर टू waste this time. Prem ko pyas bujhao. It's not a crime. It's not a crime. It's not a crime. ओके यतिखेर प्रदर्शन भइराखेको नेपाली कथम चलचित्र एटिएमको गीत गाने सुनिरहनु भएको छ नम्बर टू पोजिसन क्याप्चर गरेको छ एक स्टेप तल झरेको छ नम्बर वान पोजिसनको गीत सुने हो वेल नम्बर वान पोजिसनमा जानुभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपट्टि रिक्याप नम्बर टेनमा लभ फर एभर बिस्तारै बिस्तारै काउन्ट डाउन बाटो त झर्दैछ दिउ मजा लेउ मजा वेल गीत सुनेर यहाँले मजा लिनु भइसक्यो होला नम्बर नाइन पोजिसन क्याप्चर गरेको थियो नेम्टी सङ्ग बढ्नुपर्छ बाउन्सरबाट लाखै मेरो यो मन कता गयो त्यसै गरी नम्बर एटमा दबाबबाट मलाई जसको साथी बोलको गीत पनि यहाँले सुनिसक्नुभयो नम्बर सेभेनमा डुवानीबाट आइटम सङ यहाँले सुनिसक्नु भएको छ नम्बर सिक्समा किन किन ट्राई टु ट्र्याक नम्बर फाइभमा जन्जिरबाट किन गाह्रो गाह्रो हुन्छ कुनै फल नम्बर फोरमा ग्यामरबाट टाइटल सङ्ग नम्बर थ्रीमा दिल चुप छ खै कहाँ चुप छ महसुसबाट गीत यहाँले सुनिसक्नु भएको छ नम्बर टु पोजनको गीत यहाँले सुन्दै हुनुहुन्छ इन्दिरा जोशीको आवाजमा तप तप चिरियो जवानी चर चिरियो जवानी वेल नम्बर वान पोजिसन क्याप्चर गरेको छ सबै फिल्मलाई तल थकल्दै नम्बर वान भइसक्यो क्याप्चर गरेको छ नेपाली कथा चलचित्र लफडाबाट किन उड्दैछ त्यो बादल र लफडाको कुराकानी गर्ने हो भने यो चलचित्र श्रावण अठार गतिबाट प्रदर्शनमा आउँदैछ प्रस्तुतकर्ता नान कतिवटा हुन् भने किशोर चौधरीको निर्देशन रहेको छ सिनेमामा र नान कतिवटाकै सङ्गीत सुन्न पाइन्छ मुकेश ढकाल रागिनी खड्की प्रमोद खड्का झर्ण थापा सुन्दर पाण्डे सुन थापा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र सिनेमाको प्रचार प्रसार अब अन्तिम अन्तिम चरणमा भइसकेको छ अब आउँदो शुक्रबारबाट सिनेमा प्रदर्शनमा आउँदै प्रवेश र अल नेपाल प्रदर्शनमा आउँदैछ चलचित्रको थप प्रचार प्रसारको लागि निर्माता निर्देशक यतिखेर देशव्यापी भ्रमणमा जुटिराखेका छन् र द्वन्द प्रधान सिनेमा होला वेल अब के कस्तो व्यापार गर्यो त्यो भने रिलिज भइसकेपछिको दिनहरूमा थाहा हुन्छ रिलिज भइसकेपछि हामी धेरै कुराकानी गर्नेछौँ लफडाको बारेमा वा लफडाको गीत छोड्दै हुने प्रोग्रामबाट विदा माग्नुपर्ने हुन्छ प्रोग्राम सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजलाई पनि थ्याङ्क यू सो मच भन्दै नेपाली कथन चलचित्र लफडाको किन उड्दैछ त्यो बादल कतै भएको छु कि म पागल बोलको गीत छोड्दै कार्यक्रम कलिउ काउन्टाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार किन कतै